6 MHz. तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा आर्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर www.radiovision.com.np लगअन गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी मौका सुराएर राख्ने गर्छौं अनि मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यस अङ्कमा तपाईँहरूको लागि मैले लिएर आएको भेट रहेको छ हजुर तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका धेरै भन्दा धेरै मुक्तक कार्यक्रमलाई भनेर भन्दा धेरै मुक्तक तपाईँहरूले पठाउनु भएको छ हेरौं निर्धारित समयभित्र म कति सक्छु मुक्तक राख्न कार्यक्रममा अघिल्लो हप्ता अघिल्लो हप्ता तपाईँहरूको मुक्त खरफहरू मैले वाचन गरिसकेको छु भने यो हप्ता चाहिँ तपाईँले हामीलाई सुनेर साथ दिनुहुन्छ होला कार्यक्रमको प्रारम्भमै मैले तपाईँहरू समक्ष अनुरोध गरे ढिला नगरी अब भने म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरफहरू आलो फालो लिन्छु हामी सँगै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ मूर्खको नजर सुनमा हुन्छ विद्वानको नजर जुनमा हुन्छ मूर्खको नजर सुनमा हुन्छ विद्वानको नजर जुनमा हुन्छ आफ्नै स्तरको सपना बोकी मान्छे प्राप्तिको धुनमा हुन्छ एकै आकाशका दुई पंक्षीको लक्ष्य कति पृथकता हेर्नुहोस् गिद्धको नजर सिनोमा हुन्छ परेवाकुन नजर बिस्कुनमा हुन्छ वाह यो मुक्तक मुक्तकार सन्दीप सङ्ग्रौला दुखीजीको पथ्री शनिश्वरी दुई मोरङ देवीगंज टोलबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको हो मुक्तकार सन्दीप संग्रौला दिल दुखीजीका यिनी मिठा मुक्त खराबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरिसके श्रोता अर्को मुक्तक मरिन्छु मसँग मुक्तक छ विमला कार्कीजीको हाल उहाँ चितवनमा हुनुहुन्छ सिन्दुर पोतेर चुरा छन् सिन्दुर पोतेर चुरा छन् छन त ससाना कुरा छन् नारी अस्तित्व र दासत्वका लागि बस यही कुरा पूरा छन् यो मुक्तक हजुर मुक्तकार विमला कार्किसीको समबद्ध पहिलो पटक आउनुभयो विमला कार्कीसी चितवनबाट निकै मिठोसँगले हामीलाई सम्झनुभयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ कपिल बाबु कविजीको दार्चुला उहाँको घर हो रातो सल्को सबको बेरी पर्खी बस्नुहुन्थ्यो रातो सलको सबको बेरी पर्खी बस्नुहुन्थ्यो मैले लुकी लुकी हेर्दाखेरि बस्नुहुन्थ्यो बुबा राति घर नआउन्जेलसम्म मेरी आमा झ्यालमा बसी बाटो हेरी पर्खी बस्नुहुन्थ्यो निकै मनै चसक्क पार्ने यो मुक्त कपिल बाबु कविजीको पहिलोपटक हुनुपर्छ है कपिल बाबुजी तपाईँ पनि हामीहरू समक्ष आउनुभएको अर्को मुक्त छ मसँग रिदम बुढाजीको जाचरकोटबाट उहाँले हामीलाई सम्झनु भएको छ भिरको बाटो लाग्ला ठेस सचेत हुनुहोला भिरको बाटो लाग्ला ठेस सचेत हुनुहोला भए पनि घरदेश या परदेश सचेत हुनुहोला वर्षात याम्छ बाढी पहिरो आउने डर हुन्छ यात्रा गर्दा अलि विशेष सचेत हुनुहोला सचेत हुनुहोला यसो भन्दै हुनुहुन्थ्यो मुक्तकमा मुक्तकार हुनुहुन्छ रिदम बुढाजी अर्को मुक्तक मसँग श्याम कुमार श्रेष्ठजीको कमल छापा उहाँको घर हो हाल उहाँ ललितपुरमा हुनुहुन्छ पीडामाथि पीडा थपिँदै जान्छ म के पीडा पीडामाथि पीडा थपिँदै जान्छ म के गरौँ दिलभित्रकै मान्छेले छुरा हान्छ म के गरौँ जसले जीवनभर साथ दिन्छ ठानेको थिएँ आज उसैले मलाई पराइ ठान्छ म के गरौँ श्याम कुमार श्रेष्ठजी हुनुहुन्थ्यो मुक्तकार पहिलो पटक हुनुपर्छ उहाँ पनि हामीहरू समक्ष जोडिनु भएको अनि त्यस्तै पहिलो पटक नै हामीलाई सम्झाउनु भएको छ जस्तो लाग्छ रोशनी गिरिजीले सुनसरीबाट रोशनी गिरिजीको मुक्तक मसँग अहिले रहँदा गीत पनि छ सँगसँगै जोड्नको लागि यस गीतमा आवाज रहेको छ प्रविशा अधिकारीजीको यसलाई लेख्नु भएको हो संगीत भर्नु भएको हो कार्कीजी सुभाषले हामी पहिला मुक्तक सुनौ मुक्तकार रोशनी गिरिजीको सँगसँगै गीतमा जोड्ने नै छु अब त अतीत भुल्न पाए पनि हुन्थ्यो अब त अतीत भुल्न पाए पनि हुन्थ्यो कसैले यो दिललाई सम्झाए पनि हुन्थ्यो धेरै गाह्रो हुँदो रहेछ सम्झनामा जिउन छाडी जानेको याद नआए पनि हुन्थ्यो जीको मुक्तक सँग सँगै यो गीत तपाईँले सुन्नुभयो भिजन एकानब्बे दशमलव छ मेगार्स सुन्दै हुनुहुन्छ मदन भण्डारी छु तपाईँहरू समक्ष तपाईँहरूले भएका मुक्त करफहरू आलो पालो लिइरहेको छु मर्ने दिन कहिले हो भन्न सकिँदैन मर्ने दिन कहिले हो भन्न सकिँदैन आफ्नो चियान आफै खन्न सकिँदैन बिहेका जन्ती त गनिन्छन् र चिनिन्छन् तर आफ्ना मलामी आफै गन्न सकिँदैन हो यो मुक्तक मुक्तकार शङ्कर गेवालीजीको पोखरा पन्ध्र उहाँको घर हो मुक्तकार शंकर ग्यावालीजीको मुक्तक सँगसँगै पुनः मैले मुक्तकको सिलसिला शुरू गरे पहिलो पटक मायाले मुक्तक मालालाई सम्झनुभयो मुक्तकार शंकर ग्यावालीजीले अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो एउटा पोलियो भने अर्कै सुनिदिन्छन् एउटा बोल्यो भने अर्कै सुनिदिन्छन् नरम आवाज पनि चर्कै सुनिदिन्छन् सायद हेर्ने आँखै खोटी भएर होला स्वर्गको बयानी नर्कै सुनिदिन्छन् ओहो मुक्तकार लक्ष्मी स्मृतिजी तमासा मुक्तक संग्रह उहाँको पाठक समक्ष छ अर्को मुक्तक छ मसँग अभिराज खाती अन्जानजीको थाहा नगरपालिका चार मकवानपुर उहाँको घर हो हाल काठमाडौँ उहाँ हुनुहुन्छ अभिराज खाती अन्जानजी तपाईँले पठाउनुभएका अन्य धेरै मुक्त खराबहरू पनि मलाई प्राप्त भएका छन् आज भने एउटा मुक्तक लिन्छु तपाईँका बाँकी मुक्त खराबहरू कार्यक्रमको अर्को अर्को अंकमा जोड्दै जानेछु अहिलेलाई पनि अभिराज खातीजीको एउटा मुक्तक म तपाईँहरू समक्ष राख्छु पूजा गर्नुहोस् अक्षिता फाल्नुहोस् निको हुँदैन पूजा गर्नुहोस् अक्षिता फाल्नुहोस् निको हुँदैन प्रार्थना गर्नुहोस् हाल्नुहोस् निको हुँदैन रोग निको पार्नलाई औषधि नखाएर थाल ठोक्नुहोस् दियो बाल्नुहोस् निको हुँदैन अभिराज खाती अन्जानजी नियमित रूपमा हामीहरूलाई यसरी निमित्त माया बाँड्दै गर्नुहुन्छ मकवानपुरबाट हाल उहाँ काठमाडौँमा अर्को मुक्तक छ मसँग गोविन्द लाफालीजीको रौता तीन उदयपुर उहाँको घर हो मनमा ठूलै आस्था बोकेर हिँडेका छन् मनमा ठुलै आस्था पोखेर हिँडेका छन् जहाँ देखे भेटे पनि ढोकेर हिँडेका छन् भगवान के विरोध गर्नेहरू खुसी छन् बरु दिनहु पूजा गर्नेहरू रोएर हिँडेका छन् हो नि है गोविन्द लाफालीजीको यो मुक्तक हजुर उदयपुर उहाँको घर हो गोविन्दजी तपाईँले यसो भनिरहनुहुँदा मलाई पनि मेरो आफ्नै एउटा मुक्तक जोडौँ जोडौँ लाग्यो लाग्छ एक पल पीड़ा नहुनु पर्ने हो लाग्छ एकपल पीड़ा पर्ने हो कुनै दुःख दर्दले पर्ने हो देउता पुज्दैमा चैन मिल्थ्यो भने पुजारीजी कहिले पर्ने हो गोविन्द लाफालीजीको मुक्तक तपाईँहरू समक्ष राखे सँगसँगै सुटुक्क एउटा मुक्तक आफ्नो पनि तपाईँहरू समक्ष राख्न भ्याए अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अनिल उदासीको मंगल सिन एघार अछाम उहाँको घर हो खुसी उल्लास उमङ्ग बिस्तारै कम भएको छ खुसी उल्लास उमङ्ग बिस्तारै कम भएको छ यी दुःख पीडाहरूको साथ हरदम भएको छ खबर सोध्नेलाई देखाउन छुट्टो मुस्कान थियो त्यही पनि हाँसो फोलियार खत्तम भएको छ उहाँ हुनुहुन्थ्यो अनिल उदासजी अछमका मुक्तकार अर्को मुक्तक मसँग छ सँगसँगै बसन्त अनुभवजीको घोराही उपमहानगरपालिका चौध दाङ उहाँको घर हो हामी गीत पनि सँगसँगै सुन्नेछौ नरेन्द्र प्यासीजीले भएको गीत अहिले मसँग छ यस गीतलाई राजकुमार बगरजीले लेख्नु भएको हो संगीत भर्नु भएको हो हामी मुक्त पहिला सुनौ वसन्त अनुभव सिको सँगसँगै गीतमा राख्ने नै छु भुल्छु भन्छु याद तिम्रो आउँछ खरी भुल्छु भन्छु याद तिम्रो आउँछ खरी दिन रात जति बेला नि सताउँछ खरिखरी गएकी हौ नफर्कने गरी थाहा छ मलाई तर मान्दैन मन अतीत सम्झाउँछ खरी सुने खबर जीवन साथी असल पाकी छौरे सुने खबर जीवन साथी असल पाकी छौरे जुनी जुनी उनकै हुने कसम खाकी छौरे खुसी छौरे सुखी छौरे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले केही थिएन तिमलाई दिन मसँग त माया बाहे हो केही थिएन तिमलाई दिन मसँग त माया बाहे धेरै थिए कमी कमजोर तिम्रो हुन भइन लाए धेरै थिए कमी कमजोर तिम्रो हुन भइन लायक सुने खबर पहिला भन्दा राम्रे बाँकी छौ रे म भन्दा नि धेरै धेरै जाति पाकी छौ रे खुसी छौ रे सुखी छौ रे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले वसन्त अनुभवजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ अनि तपाईँहरूले नै पठाउनुभएका मुक्त म आलो फालो लिइरहेको छु सधैँ रसाइरहने मूल जस्तै बन्नु तपाईँ भन्नुहुन्छ सधैँ रसाइरहने मूल जस्तै बन्नु तपाईँ भन्नुहुन्छ सम्बन्ध गाँस्नु परे पुल जस्तै बन्नु तपाईँ भन्नुहुन्छ फुल्न नपाउँदै छुडिनुपर्छ कि उखेलिनु खेलिनुपर्छ आशिषमा मलाई फुल जस्तै बन्नु तपाईँ भन्नुहुन्छ यो मुक्त कैलाश खत्रीजीको हाल काठमाडौँ कपनबाट हामीलाई भयो सम्भवतः पहिलो पटक भयो निकै सुन्दर ढंगले आउनुभयो अर्को मुक्तक म लिन्छु कैलाश खत्रीजीको मुक्तक सँगसँगै मसँग मुक्तक छ रोहित मगर समीजीको त्रिवेणी एक सल्यान उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ झरी वर्षा भयो अरे छुँदै होला खरको छानु झरी वर्षा भयो अरे छुँदै होला खरको छानु वर्षैपछि पुरानो हुँदै होला खरको छानु अर्को साल त जसरी नै टाल्छु भन्दै हिँडेको थिए सम्झिएर परदेशीलाई रुँदै होला खरको छानु निकै मार्मिक ढङ्गले आउनुभयो मुक्तकार रोहित मगर बेमोसमीजी सल्यान हाल दुवैबाट अर्को मुक्तक छ जगत थापाजीको बचाङ उहाँको घर हो मन दुख्छ मुटुमा पर्छ असर यस्तै त हो मन दुख्छ मुटुमा पर्छ असर यस्तै त हो गन्तव्य बिना हिँड्नेको सफर यस्तै त हो झरी पर्छ बाढी आउँछ सबै बकाएर लिन्छ गरिबका सपना बालुवाको घर यस्तै त हो उहाँ हुनुहुन्थ्यो मुक्तकार जगत थापाजी हुँदै गर्नुहुन्छ मुक्तक मालामा नियमित रूपमा अर्को मुक्तक छ मसँग एकल यात्री जोशी जगतजीको कैलाली उहाँको घर हो हाल भारतमा हुनुहुन्छ अपार मायाको खानी बाबा आमा नै त हुन् अपार मायाको खानी बाबा आमा नै त हुन् पीडामै बिताउने चिन्दाकानी बाबा आमा नै त हुन् मेरा हर रहर सपना पूरा गर्न दिन रात खटिने यी दुई आँखाको नानी बाबा आमा नै त हुन् हो नि यो मुक्तक एकल यात्री जोशी जगतजीको अर्को मुक्तक छ मसँग प्रशान्त वागले प्राकृतिकजीको पाँच तर उहाँको घर हो हाल उहाँ बिर्तामोल झापामा हुनुहुन्छ धोकेबाज पर्दा फेला मलाई सम्झिनेछौ धोकेबाज पर्दा फेला मलाई सम्झिनेछौ जब भिच्छन् परेला मलाई सम्झिनेछौ मैले पनि कसैको दुखाएथे भनेर तिम्रो मन दुखेको बेला मलाई सम्झिनेछौ प्रशान्त वागले प्राकृतिक जी मोडबाट मुक्तक मालालाई यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तक गुलियो लेख्नुहुन्छ अर्को मुक्तक समूहसँग नरेश सुचिकार श्रीश्रीको शिखर नगरपालिका आठ गोपघाट उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ हामी सँगसँगै गीत पनि सुन्नेछौ गीत रहेको समूहसँग भूपू पाण्डेजी र मेलिना मैनालीजीले गाउनु भएको यस गीतलाई लेख्नु भएको हो नारायण नेपालजीले कम्पोज म्युजिक एरेन्जमेन्ट गर्नुभएको हो भूपू पाण्डेजीले नै मुक्तक सुनौ हामी नरेश सुसिकार सिरिसीको सँगसँगै गीतमा जोड्ने नै छु अङ्गालो मार्दै घरिघरि जाने बेलामा अङ्गालो मार्दै घरिघरि जाने बेलामा हुन्छ आँसु भरी जाने बेलामा आफैलाई सम्हाल्न गाह्रो भएको छ प्रिय छेउमा नआऊ भनौँ कसरी जाने बेलामा सपना किनेर ल्याऊ का कलस राख छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्किआउँछु म छिट्टै फर्किआउँछु म मुटु खिचेर राख नरे सुशिका र सृष्टिको मुक्तक सँगसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ अनि मैले मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु को खराब को चाहिँ असल भनी साध्य छैन को को चाहिँ असल भनी साध्य छैन टाउको दुख्छ दुख्छ मसल भनी साध्य छैन उधार जोड्दा लाखै हुन्छ नगद चाहिँ हुन्न यस्तै हो हजुर किराना पसल भनी साध्य छैन यसरी फरक ढङ्गले आउनुभयो मुक्तकार प्रकाश पाठकजी कपिल वस्तु उहाँको घर हो मुक्तककार प्रकाश पाठकजीको मुक्तक सँगसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ डीएम अमर महतराजीको भारतबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ उहाँकै मुक्तक म जोड्दैछु याद छोडेर जानेलाई के नै भन्नु छ र याद छोडेर जानेलाई के नै भन्नु छ र घुम्टो ओढेर जानेलाई के नै भन्नु छ र जति भन्नु थियो त्यति त भनियो होला हात छोडेर जानेलाई के नै भन्नु छ र पहिलो पहिलोपटक हुनुपर्छ मलाई त्यस्तै लाग्छ डीएम अमर महतराजी हामीहरू समक्ष भएको आउँदै गर्नुहोला अर्को मुक्तक मसँग छ भिर डी मगर्जीको चितवनबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ तिम्रो बाध्यता हो थिएन कसुर हुन्न भन्दिन तिम्रो बाध्यता हो थिएन कसुर हुन्न भन्दिन अझै पनि माया दिउँला फरफुर हुन्न भन्दिन पराई भए पनि प्यार गरेको मान्छे हौ तिमी पुछेर आऊ सिउँदोको सिन्दुर हुन्न भन्दिन ओहो उहाँ हुनुहुन्थ्यो फिडी मगर्जी सम्भवत उहाँ पनि पहिलो पटक नै हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अर्को मुक्तक छ मसँग एकराज भट्टराईजीको मोरङ उहाँको घर हो नियमित रूपमा एकराज भट्टराईजीले हामीलाई सम्झँदै गर्नुहुन्छ गतार त्यत्रै हो थाहा पाएर के गर्छु अब गद्दार देशद्रोही हो थाहा पाएर के गर्छौ अब मूल्य विरोधी र राष्ट्र बचाउने नारा लाएर के गर्छौ अब जब फोर्दिने बेला मासु भातमा रमाउँदै उफ्रियो निकै नै ढिलो भइसक्यो पछुताएर के गर्छौ अब यो मुक्तक राज भट्टराईजीको मोरङ उहाँको घर हो अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ उमेश कुमार विश्वकर्मा सागरजीको नरहरिनाथ गाउँपालिका दुई कालीकोट उहाँको घर हो सम्भवत उहाँ पनि मलाई लाग्छ पहिलो पटक नै आउनुभयो चाहिँदो रहेछ हैसियत चाहिँदो रहेछ धन तिम्रो सहरमा चाहिँदो रहेछ हैसियत चाहिँदो रहेछ धन तिम्रो सहरमा खुलेआम किनबेच पनि हुँदो रहेछ तन तिम्रो सहरमा म त मन भए सारा संसार जितिन्छ होला भन्ने सोच्थे मान्छेको उकातको गरिँदो रहेछ मापन तिम्रो सहरमा यो मुक्तक उमेश कुमार विश्वकर्मा सागरजीको कालीकोटबाट उहाँले मुक्तक पठाउनुभयो अर्को मुक्तक छ मसँग सुन्दर शेर्पाली बिन्दासीको रुकुम पश्चिम उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ सधैँ मनमा खुसीहरूको आभास हुनेछ सधैँ मनमा खुसीहरूको आभास हुनेछ प्रत्येक दिन प्रत्येक रात खास हुनेछ समस्याहरू सधैँ अरूका भन्दा साना ठान्नुहोस् अनि जिन्दगी वास्तवमै बिन्दास हुनेछ उहाँ आफै पनि बिन्दास हुनुहुन्छ सुन्दर शेर्पालीजी नियमित रूपमा हामीहरूलाई यसरी नै मुक्तक पठाउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ मनिका विश्वकर्माजीको फिक्कल गाउँपालिका एक सिन्धुली उहाँको घर हो मनिका विश्वकर्माजीको मुक्तक सँगसँगै म गीत पनि जोड्नेछु यो समयमा मसँग गीत छ हेमन्त शर्माजीले गाउनु भएको सङ्गीत लेख्नु भएको मुक्तक सुनौ मनिका विश्वकर्माजीको गीत म राख्ने नै छु हिम्मत गर्छ सब रहर गर्ने पुरा यो मायाले हिम्मत गर्छ सब रहर गर्ने पुरा यो मायाले प्रेमकै लागि राख्दैन केही अधुरा यो मायाले न हेर्छ जात न हेर्छ रूप अनि धन कठै यहाँ सुन्दै सुन्दैन कसैको कुरा यो मायाले माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने हो कहिले नछुट्ने हो माया त यस्तो छैन धान संसारमै ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले दुख माया त यस्तो हो माया त यस्तो हो कहिले घट्ने हो कहिले छुट्ने हो गायिका विश्वकर्मासीको मुक्तक सँगसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक मालामा आशालाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खराबहरू मसँग छन् सुरक्षित छन् कार्यक्रमको अर्को अर्को अङ्कमा पक्कै जोड्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माल at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी जाँदा जाँदै निकै नै मिठो गीत छोड्न चाहन्छु मसँग अहिले गीत रहेको छ सन्दीप नेउपानेजी र सरिता कार्कीजीले गाउनुभएको उहाँहरूलाई साथ दिनुभएको छ प्रशान्त पौडेलजी र स्मृति साईजीले यस गीतलाई लेख्नुभएको हो सङ्गीत भर्नुभएको हो प्रशान्त पौडेलजीले तपाईँ भने गीत सुन्दै गर्नुहोस् म भने छोड्छु अर्को साता पुनः आउनेछु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री 可以吗？